6 MHz. नमस्कार भिजन एकानब्बे दशमलव छ मेगार्चमा मुक्तक माला लिएर आज पनि मदन भण्डारी उपस्थित भइसकेको छु मलाई प्रविधि संयोजनमा देवेन्द्र अधिकारीजीले सधैँ चाहिँ साथ दिइरहनु भएको छरिएर रहनुभएका तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई एउटै मालामा गाँच्न हामी हरेक हप्ता आइतबार दस बजेको समाचार पश्चात एघार बजीसम्म तपाईँको रेडियो सेटमा आउने गर्छौँ तपाईँले एकानब्बे दशमलव छ मेगार्समा अहिले हामीलाई पूर्वमा सुनिरहनु भएको छ सिमानासँगै जोडिएका भारतका विभिन्न ठाउँहरूमा सुनिरहनु भएको छ अनि त्यस्तै गरेर W W W dot radio vision dot com dot NP log in गरेर संसारभरकै साथ सुनिरहनु भएको हुनुपर्छ तपाईँले मोबाइल एप्लिकेसन हाम्रो पात्रको रेडियो लिस्टमा गएर रेडियोभिजन सर्च गरेर पनि हामीलाई सुन्न सक्नुहुन्छ श्रोता अन्जानमा हो या जानी जानी नचिने चाहिँ गरियो अन्जानमा हो या जानी जानी नचिने चाहिँ गरियो मन दुख्यो र मुटुमा भयो हानी नचिने चाहिँ गरियो हिजोसम्म तिम्रो छाया समेत चिन्छु भन्नेले आज फोटो देखाइ म हुँ भन्दा नि नचिने चाहिँ गरियो ओहो यो मुक्तक मुक्तकार अमन अन्जानजीको बचाङ उहाँको घर हो मुक्तकार अमन अन्जानजीका यिनै मुक्त करापहरूसँगै श्रोता आजको कार्यक्रम मुक्तक मालामा मैले मुक्तकको सिलसिला सुरु गर्न चाहे आजको यो बसाईमा तपाईँहरूले नै पठाउनुभएका धेरैभन्दा धेरै मुक्तक मसँग छन् म आलो पालो जोड्दै जोड्दै जानेछु हेरौँ निर्धारित समयमा कति सक्छु म मुक्तक राख्न तपाईँ हामीलाई सुन्दै रहनुहोला म कार्यक्रममा ढिला नगरी मुक्तक नै जोड्न चाहन्छु अस्तिसम्म थिएन हिजोदेखि आइपुग्यो अस्तिसम्म थिएन हिजोदेखि आइपुग्यो मेरो आँगन मिच्न भनी छिमेकी आइपुग्यो सिमाना पनि एक अनौठो सजीव रहेछ नत्र रातारात खोलावारी कसरी आइपुग्यो मैले कार्यक्रममा श्रोता पुनः मुक्तक लिएँ यो मुक्तक भने मुक्तकार मनोज खड्का मिलनजीको घोडाघोडी नगरपालिका दुई साढेपानी कैलाली उहाँको घर हो सीमा विवादको विषयलाई मनोज खड्का मिलनजीले यसरी उठाउनुभयो मुक्तक मालाको यो बसाइमा अर्को मुक्तक मसँग छ श्रोता म मुक्तक लिन्छु मुक्तकार हुनुहुन्छ राजेन्द्र केबीजी जानु परेको छ दुःखमा परी प्रिय मान्छे जानु परेको छ दुःखमा परी प्रिय मान्छे बस्न दिएन साउले घरमा केही गरी प्रिय मान्छे रुँदै बाटो छेक्दै मेरो अगाडि आएर अब नबगाउनु आँसुहरूको छरी प्रिय मान्छे राजेन्द्र केबीजी सम्भवतः पहिलो पटक हुनुपर्छ आदर्श गाउँपालिका तीन डोटी हाल दक्षिण भारत चेन्नईबाट हामीहरू समक्ष आउनुभएको अर्को मुक्तक मसँग छ श्रोता रत्ना पुन मगर्जीको यहाँ हुँदैन कोही बिरानो चिनजान गरेपछि यहाँ हुँदैन कोही बिरानो चिनजान गरेपछि साइनो लाग्छ ठुलो सानो चिनजान गरेपछि उनको रूप होइन बानी व्यवहार निहालेर हेर पाइन्छ पैँसो पाथी मानु चिन्जान गरेपछि रत्नापुन मगरजी रुकुम पश्चिमबाट अर्को मुक्तक मसँग छ श्रोता सत्य ग्लान तामाङजीको मरी मरी आफ्नो बल लगाएर मरी मरी आफ्नो बल लगाएर बोकी नाम्लो डोको मल लगाएर एक छाक भए नि खुवाउनु भयो बुवाले बाँझो पाको बारीमा हल लगाएर सत्य सत्यग्लाम तामाङजी ग्याङलेक तुई हायुटार सिन्धुलीबाट हामीहरू समक्ष आउनुभयो भने श्रोता हामी कार्यक्रममा पहिलो गीत सुन्छौँ मसँग मुक्तक केशर बाबु मगर्जीको रहेको छ उहाँको घर रुकुम पश्चिम हो केशर बाबु मगर्जीको मुक्तक मुक्तक सँगसँगै कार्यक्रममा पहिलो साङ्गीतिक कोसेली तपाईँलाई श्रोता चाहन्छु सकभर तिम्रै हुन मन छ चाहन्छु सकभर तिम्रै हुने मन छ र त लाग्छ रहर तिम्रै हुन मन छ मेरो लागि ज्यान दिने होला हुन त तर पाए भने अवसर तिम्रै हुन मन छ म तिमीलाई पाउन खुसीले भन्छन् मेरो निधारमा तिम्रो नामै छैन माया गर्ने मुटुले हो निधारले होइन सुन माया गर्ने मुटुले हो निधारले होइन सुन माया गर्ने मुटुले हो निधारले होइन टुटने हो निधान ले है हो ज्योतिषीले भन्छन् मेरो निधारमा तिम्रो नामै छैन माया गर्ने मुटुले हो निधारले होइन सुन माया गर्ने मुटुले हो निधारले होइन सुन गर्ने मुटुले हो निधारले होइन Gracias. आसले है न त तिम्रो साथले बाँचेको आफै हेर मेरो ओठमा तिमी हाँसेको सासले हैन म त तिम्रो साथले बाँचेको तले होइन सुन माया गर्ने मुटुले हो हातले होइन केशर बाबु मगर्जीको मुक्तक मुक्तक सँगसँगै तपाईँले यो गीत सुन्नुभयो रेडियो भिजन एकानब्बे दशमलव छ मेगा मुक्तक माला तपाईँ सुनिरहनु भएको छ तपाईँहरूले पठाउनुभएका मुक्त खराबहरू कार्यक्रममा म आलो पालो लिइरहेको छु श्रोता घाउ भएको दिल बदल्नु छ मैले घाउ भएको दिल बदल्नु छ मैले अश्रुको टिलपिल बदल्नु छ मैले म सक्छु सक्दिनँ उसलाई भुलाइ यहाँ आफ्नै मन्जिल बदल्नु छ मैले यसरी यो पटक दान राई झरीजी आउनुभयो ताप्ली दुई उदयपुर उहाँको घर हो दान राई झरीजीका मुक्त सँगसँगै म अर्को मुक्तक लिन्छु उहाँसँग मुक्तक छ मुक्तकार हुनुहुन्छ एसपी असफलजी अन्जानैमा गरेको भुलले जिस्काइरहन्छ अन्जानैमा गरेको भुलले रहन्छ धमिलो पानीको त्यो मूल्य रहन्छ जातीय विभेदले चोखो माया गुमाएको बेला मलाई बाठो मुनिको फुलले रहन्छ ओहो हो चसक्क बनाउने मुक्तक मुक्तकार हुनुहुन्छ एसपी असवलजी बड गजबको मुक्तक लेख्नुहुन्छ फेदी खोला तिन गहतिर सेङ्सा उहाँको घर हो उहाँले मुक्तकमा यसो भनिरहनु हुँदा दिगतेलबाट सुनाखरी निर्मला आचार्यजी यसो भन्नुहुन्छ मेरा भएका थोरै खुसी पनि उसले लुटेको हो मेरा भएका थोरै खुसी पनि उसले लुटेको हो त्यसपछि बगिरहने आँखामा मूल फुटेको हो आज तिमी जातीय भेदभाव अन्त्य गर्छु भन्छौ म दलित भएकै कारण चोखो प्रेम टुटेको हो सुनाखारी निर्मला आचार्यजी दिक्तेल रूपाकोट मझुवाकडी नगरपालिका वार्ड नम्बर छ निर्भा खोटाङ उहाँको घर हो अर्को मुक्तक मसँग छ श्रोता म लिन्छु उमेश पटराई खोटाङजीको फर्केर आउँछ कुनै दिन यस्तो बेला सोचेकै थिएन फर्केर आउँछ कुनै दिन यस्तो बेला सोचेकै थिएन आफन्तले नै गर्छन् कुनै दिन हेला सोचेकै थिएन मैले अन्तर्जातीय बिहे गर्दा ताली पिट्नेहरूको आखिर होलान् थरी थरीका बुहारी भेला सोचेकै थिएन उमेश पटराई खोटाङ इजी ऐसेलु खर्कत छ ज्यामिरे खोटाङ उहाँको घर हो हाल उहाँ दोहा कतारमा हुनुहुन्छ मसँग मुक्तक छ श्रोताहरूको सागर विभोर्सीको आखिर जे जस्तो परे पनि आँटौँला भनेर आखिर जे जस्तो परे पनि आँटौँला भनेर जान त गयो एक्लै जिन्दगी काटौँला भनेर जब सोध्नेछन् छुटेका औंलाहरूले कारण सायद सोचेनौ कसरी आफैलाई ढाँटौँला भनेर सागर बिबोर्जी पाल्पाका मुक्तकार हाल उहाँ कतारमा हुनुहुन्छ अब श्रोता हामी गीत सुन्छौँ एउटा अर्को मसँग मुक्तक छ अनुप शर्माजीको मुनाबारी गाउँ विश्वनाथ असम उहाँको घर हो अनुप शर्माजीको मुक्तक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 blog Chisapani Nepal dot dot com visit गरी प्राप्त लिङ्क क्लिक गरी कार्यक्रम आफूले चाहेको बेला भ्याएको बेला डाउनलोड गरेर सुन्न सक्नुहुन्छ अनि त्यस्तै गरेर mobile mobile application Nepali audio बुकमा पनि तपाईँले हामीलाई भेटाउन सक्नुहुन्छ आजको यो वसाईमा श्रोता म तपाईँहरूले नि मायाले स्नेहले पठाउनुभएका मुक्त खरपहरू आलो पालो लिइरहेको छु साँडेको जुदाई बाछोको मिचाइ छ यहाँ साँडेको जुदाई बाछोको मिचाइ छ यहाँ गरिबको बिल्ली धनीको रझै छ यहाँ खै समानता कहाँ छ अचेल यो दुनियाँमा दोषी बसेको छ निर्दोषको दुःख भोगाइ छ यहाँ हो नि यो मुक्तक मुक्तकार आचार्य प्रभाजीको हाल उहाँ अमेरिकामा हुनुहुन्छ आचार्य प्रभाजीको मुक्तक मैले यसरी लिइरहँदा उहाँले आफ्नो नेपालको ठेगाना भने लेख्न छुटाउनु भएछ अर्को पटक यसरी नि माया बाँडेर हामीलाई मुक्तक पठाउनु हुँदा पक्कै सम्झनुहुन्छ अर्को मुक्तक मसँग छ मुक्तकार हुनुहुन्छ भीम विश्वकर्मा गर्नै पर्दैन निन्द्रा हराम घरैबाट हुन्छ गर्नै पर्दैन निन्द्रा हराम घरैबाट हुन्छ टप्यायो भने ठुलै दाम घरैबाट हुन्छ गरिब दुखी मात्रै हो कार्यालय धाउने पैसा हुनेको हरेक काम घरैबाट हुन्छ मुक्तकमा यो व्यङ्ग्य मुक्तकार बिम विश्वकर्माजीको कोहलपुर दुई बाँके उहाँको घर हो अर्को मुक्तक मसँग छ नियमित रूपमा मुक्तकमालामा उहाँ आउँदै गर्नुहुन्छ मुक्तकार हुनुहुन्छ लक्ष्मी स्मृतिजी शिरमा टोपी नभए पनि मनभरि नेपाल रहोस् शिरमा टोपी नभए पनि मनभरि नेपाल रहोस् मुठीमा बल छ छौन्जेल नेपालको देखभाल रहोस् जिन्दगी हो हिँड्दै गर्दा उतार चढाव त भइहाल्छ जहाँ पुगे जस्तै भोगे राष्ट्रियता हरहाल रहोस् यसरी मुक्तकमा लक्ष्मी स्मृतिजी विराटनगर पाँच उहाँको घर हो अर्को मुक्तक सिएम लम्सालजीको श्रोता मसँग रहेको छ यहाँ हर दिन अस्मिता लुटिएको छ नारीको यहाँ हर दिन अस्मिता लुटिएको छ नारीको सजाय फाँसी हुनुपर्छ ती बलात्कारीको सधैँ दमन शोषणमा पिल्सिएर कति बस्ने नाम निशाना मेटाउनुपर्छ अत्याचारीको श्याम लम्सालजी बसन्तपुर आठ चन्दनी तनहु उहाँको घर हो मुक्तक मालाको यो बसाईमा उहाँको मुक्तक सँगसँगै म अर्को मुक्तक लिन्छु मसँग मुक्तक छ विकास कठेत समर्पणजीको एउटै भाषा एउटै संस्कृति टुटाउन नखोज तिमी एउटै भाषा एउटै संस्कृति टुटाउन नखोज तिमी पहाडी मधेसीमा हामीलाई फुटाउन नखोज तिमी होसियार हामी मिलेको हेर्न नसानेहरू छन् यहाँ त्यसैले ब्राह्मण छेत्री दलित भन्दै छुटाउन नखोज तिमी विकास कटेत समर्पणजी भारत आसामका मुक्तकार भारत आसाम दाताबारी अर्को मुक्तक मसँग छ श्रोता निराजन रिजालजीको सिमले धादिङ उहाँको घर हो हामी निराजन रिजालजीको मुक्तक सँगसँगै अब पुनः अर्को एउटा गीत सुन्छौँ निराजनजीको मुक्तक मुक्तक सँगसँगै अर्को एउटा सङ्गीतको शैली तपाईँलाई श्रोता नाक्न सकिन्छ सीमा जेनी हुन सक्छ नाग्न सकिन्छ सीमा जेनी हुन सक्छ यो परिधि हो परिधिमा जेनी हुन सक्छ माया गर्छु जीवनभर धोका दिन्न भन्छु थाहा छैन र विरतिमा जेनी हुन सक्छ सुनको पैसो सुनैले तिरौला नुनको पैँचो नुनैले तिरौला छाडी गयो न भन्नु पैचो गोनैले तिरौला कुनको पैचो गोनैले तिरौला निम्ति दुनियाँको वचन खायो कति कति मलाई सधैँ खुसी राख्न दुःख पायो कति कति ओ मेरै निम्ति दुनियाँको वचन खायो कति कति मलाई सधैँ खुसी राख्न दुःख पायो कति कति तिम्रै कुरा गर्छन् सबै तिम्रै कुरा गर्छन् सबै जाउँ जता जा मान्छे भन्दा पर जाने ठाउँ छ र कहाँ उड्ने चरी गुण सम्झि फिरे झै एक दिन त म पनि फिरौला छाडी गयो को नै घुनैले तिरौला को साटो पानी खाँदा तिर्खा मेटिँदैन तिम्रो जस्तो चोखो माया खोज्दा भेटिँदैन ओ मोइको साटो पानी खाँदा तिर्खा मेटिँदैन तिम्रो जस्तो चोखो माया खोज्दा भेटिँदैन पर्खिराख सबको पालो पर्खिराख सबको पालो आउँछ कुनै दिन ढुङ्गा पनि देउता हुन्छ पुछन कुनै दिन आधा जीवन दुखैमा हिँडियो बाँकी आधा सुखैमा हिँडौँला छाडी पैँचो घुनैले तिरौला निरासन रिजालजीको मुक्तक मुक्तक सँगसँगै यो गीत तपाईँहरू समक्ष राखेँ मैले मुक्तक नालामा श्रोता म तपाईँहरूकै मुक्त खराबहरू लिइरहेको छु छचल्किएर बाँच्न सिकी सल्किएर बाँच्न सिकी छचल्किएर बाँच्न सिकी सल्किएर बाँच्न सिकी बलिन र धारा सुपिउँदै मुटु सिहेर बाँच्न सिकी बाबाको घरमा र हुन्सेल राजकुमारी जस्तै थिए कर्म घरमा आई बिचरीले खुम्चिएर बाँच्न सिकी ओहो निकै मार्मिक मुक्तक विलासी मान्छे भनेर नाम लेख्नु भएको छ आफ्नो स्याङ्जा उहाँको घर हो विलासी मान्छेजीको मुक्तक सँगसँगै अर्को मुक्तक म लिन्छु कार्यक्रममा श्रोता मसँग मुक्तक छ साहित्य सहयात्री मनमोहन ठकुलासीको मेरी आमाको दुःख म कसरी बिर्सौँ मेरी आमाको दुःख म कसरी बिर्सौँ हँसिला दन्त र मुख म कसरी बिर्सौँ सानै छँदा सबेरे नौधारा दुध पिलाई आफू रोएर दिएको सुख म कसरी बिर्सौँ बिर्सनी सकिननी साहित्य सहयात्री मनमोहन ठकुल्लाजी डोटी पूर्वी चौकी दुई उहाँको घर हो जय किशन अधिकारी हुनुहुन्छ मुक्तकार देवदह नगरपालिका सात रूपन्देही अबको क्रममा जुत्तामा होस् या होस् चोलीमा तुना लगाउँछन् जुत्तामा होस् या होस् चोलीमा तुना लगाउँछन् अवसर आफै लिए अरूलाई छेउकुना लगाउँछन् सोधी सोधी काम गर्ने इमान्दार पानवाला मात्रै हो अरूले तपाईँले पछि नसोधिकनै चुना लगाउँछन् निकै लामो समय पश्चात मुक्तकार जय किशन अधिकारी मुक्तकमालाको यो वसाईमा यसरी आउनुभयो अर्को मुक्तक मसँग छ श्रोता सुभाष थापा मगर्सीको बुझेर तिमीले अलिकति फिर्ता पठाउनु बुझेर तिमीले अलिकति फिर्ता पठाउनु मुस्कुराउनु सक्ने जति फिर्ता पठाउनु भए फर्को मेरो खुसी लुटी गएकी छौ प्रिया आधा सती पिरती फिर्ता पठाउनु निकै मिठो मुक्तक मुक्तकार सुभाष थापा मगर्जीको खोटाङ बजार हाल दोहा कतारबाट मालामा मुक्तक लेखेर पठाउनु भयो अर्को मुक्तक मसँग छ श्रोता पवन ढुङ्गेलजीको आँसु झारिरहने आँखा नदीको तिर भयो आँसु छारिरहने आँखा नदीको तिर भयो आफन्तले दिने उपहार पिरै पिर भयो शुभचिन्तकहरू त नाना थरीका हुन्छन् चिन्न सक्नेलाई तिम्रो मन पवित्र मन्दिर भयो पवन डुङ्गेलसी बिर्तामोड झापाबाट आउनुभयो मुक्तक मालामा अर्को मुक्तक मसँग छ श्रोता चन्द्र केआर भट्टराईजीको दुःखमा काखी ठोक्ने कति हुन्छन् हुन्छन् दुःखमा काखी ठोक्ने कति हुन्छन् हुन्छन् उन्नतिमा बाटो रोक्ने कति हुन्छन् हुन्छन् सावधानी हुनै पर्छ प्रति पाइला पाइलामा नभए त हिँड्दा टोक्ने कति हुन्छन् हुन्छन् चन्द्रख्यार भट्टराईजी गमिरी विश्वनाथ असमबाट मुक्तक लेखेर पठाउनु भयो थोरै उतै चलन चल्तीमा रहेको भाषालाई हामीहरू समक्ष पक्कै लाग्छ साट्नुभयो अर्को मुक्तक मसँग छ आज असमबाट धेरै साथीहरूले सम्झिनु भएको छ माया बाँडेर पठाउनु भएको छ रेवती रमण सापकोटाजीको मुक्तक मसँग रहेको छ ओदालगढी असम उहाँको घर हो हामी रेवती रमण सापकोटाजीका मुक्तकलापहरूसँगै अर्को एउटा गीत तपाईँहरू समक्ष राख्छौँ अब मैले त बोलेरै र देखेरै कालीलाई माया लाएथेँ मैले त बोलेरै र देखेरै कालीलाई माया लाएथेँ मनका कुरा पनि उनलाई कानै खुसीमा सुनाएथेँ उनले मलाई कतिको माया गर्छिन् जान्नु थियो त्यसैले दुई चार दिन नबोलेरै मनको बह बगाएथे तिम्रो खुसीको लागि तिम्रो खुसीको लागि सधैँ सधैँ रुन पनि राजी छु म सधैँ सधैँ रुन पनि राजी छु टाढा ठान्छौ भने माया झुटो मान्छौ भने मलाई काँडा ठान्छौ भने माया झुटो मान्छौ भने टाढा टाढा हुन पनि राजी छु टाढा हुन पनि राजी असमका मुक्तकार रेवती रमण सापकोटाजीका मुक्त खराबहरूसँगै यो गीत तपाईँहरू समक्ष मैले राखेको थिएँ श्रोता आजलाई भने मुक्तक मेलामा तपाईँहरूको मुक्तक लिने यो सिलसिला यति मात्रै तपाईँले पठाउनुभएका अझै धेरै मुक्त मसँग छन् यो पाला तपाईँको मुक्तक मैले कार्यक्रममा समेट्न सकिनँ भने अर्को अर्को पाला पक्कै जोड्नेछु म्यामी सँगै रहनुहोला कार्यक्रम सुन्दै जाँदा तपाईँलाई पनि मुक्तक पठाउन मनभयो प्रतिक्रिया बाँड्न मनभयो भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ मुक्तक माला at the rate Gmail dot कममा तपाईँले मुक्तक तथा प्रतिक्रिया मेल गर्न सक्नुहुन्छ मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा मुक्तक तथा प्रतिक्रिया तपाईँले छोड्न सक्नुहुन्छ यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद प्रविधि सम्मिशनका निमित्त देवेन्द्र अधिकारीजीलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई सुटुक्क संसदै मदन भण्डारी आजलाई पनि बिदा चाहन्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा परन् नमस्कार शुभरात्रि उनको प्रीति पहिले हो कि मेरो प्रीति पहिले जान्दिन म चोटि के हो कुनी कहिले उनको प्रीति पहिले हो कि मेरो प्रीति राम्रो मुहार हजुर